राष्ट्रिय ऋण उठाउने विधेयक दुई हजार सत्तरी ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक दुई हजार सत्तरी पेश गर्ने राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट पेश गरिने भएको छ बजेटमा ऊर्जा विकासको लागि सड़क तथा पूर्वाधार विस्तार र कृषिको व्यवसायीकरणमा विशेष प्राथमिकता दिइने भएको छ सरकारले करिब सात सय मेगावटभन्दा बढी विद्युत उत्पादनको लक्ष्य लिएको छ सरकारले कर्मचारीको तलमा करिब सोह्र प्रतिशत समायोजन गर्ने तयारी गरेको स्रोतले जनाएको छ बढ्दो खर्च व्यवस्थापन गर्न सरकारले राजस्व सुलीमा करिब बिस प्रतिशतले वृद्धि गर्ने तयारी गरेको छ यस्तै भन्सारको दरमा केही हेरफेर गर्ने तयारी पनि भइरहेको बताइएको छ यसैबीच बजेटका विषयमा छलफल गर्न बसेको मन्त्री परिषदको बैठक केही बेरसम्मका लागि स्थगित भएको छ मन्त्री परिषद कार्यालय सिंहदरबारमा बिहान दस बजेको लागि बोलाएको बैठक आन्तरिक तयारी पूरा नभएको भन्दै केही बेरका लागि स्थगित भएको हो उच्च स्तरीय राजनैतिक समितिले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेट्ने भएको छ चुनावी सरकारले ठूलो निर्णय गर्दा दीर्घकालीन असर पर्न सक्ने भएकाले त्यस्ता खालका निर्णय नगर्न ध्यान आकर्षण गराउनको लागि समितिले अध्यक्ष रेग्मीलाई भेट्न लागेको कंग्रेस उपसभापति एवं राजनैतिक समितिका सदस्य रामचन्द्र पौडेलले जानकारी दिनुभयो पौडेलका अनुसार अध्यक्ष रेग्मीलाई आइतबार भेट्ने कार्यक्रम रहे पनि भेट्ने समयको भने टुङ्गो लागिसकेको छैन इलामको नगर र लुम्बिनीमा सुरक्षा चेकपोस्ट राख्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयले दीर्घकालीन असर पार्न सक्ने भएकाले यस्ता दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारलाई सचेत गराइने पौडेलले जानकारी दिनुभयो यसअघि शनिबार साँझ बसेको समितिको बैठकले चुनावी प्रयोजनको लागि गठन गरेको सरकारले दीर्घकालीन निर्णय नगर्न ध्यानकर्षण गराउने निर्णय गरेको थियो पार्टीभित्रको विवाद मिलाउन आज दिउँसोको लागि बोलाइएको ए माओवादीको बैठक स्थगित भएको छ पार्टी कार्य परिचालनामा आज दिउँसो तीन बजेपछि बस्ने भनेको बैठकमा पूर्व स्थायी समिति सदस्य ब्युरो तथा राज्य समिति इन्चार्ज लगायतको सहभागिता रहने जनाइएको थियो गृह नपुगेकाले आज बैठक स्थगित गरेको र भोलि पुनः बस्न सक्ने एकीकृत माओवादी स्रोतले जनाएको छ उपाध्यक्ष पद त्याग गरेका डाक्टर बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने कि अध्यक्ष मात्र रहने गरी केन्द्रीय समिति बनाउने विकल्पमाथि माओवादीभित्र गृह कार्य भइरहेको छ केन्द्रीय समितिमा सांगठनिक विवाद सर्किएपछि भट्टराईले पत्यागको घोषणा गर्नुभएको थियो भट्टराईको पत्यागपछि उत्पन्न समस्या समाधान गर्न ए माओवादीले आगामी साउन चार गते विस्तारित बैठक बोलाएको छ फोटोसहितको मतदाता नामावली दर्ताको लागि निर्वाचन आयोगले तोकेको अन्तिम मिति सकिन दुई दिन बाँकी रहँदा नाम दर्ता गराउनेको संख्या बढेको छ आगामी मंगसिर चार गते हुने संविधान सभा निर्वाचनको लागि नाम दर्ता गर्ने अन्तिम समय असार एकतिस गतेको लागि तोकिएपछि नाम लेखाउनेको संख्या बढेको हो निर्वाचनको सुनिश्चितता बढ्दै जाँदा नामावली दर्ता गराउनेको घुइँचो लागेको हो निर्वाचन आयोग र जिल्ला स्थिति स्थित निर्वाचन कार्यालयले निर्धारण गरेको स्थानहरूमा सर्वसाधारणहरूको नाम दर्ता गराउनको लागि घुइँचो लागेको छ निर्वाचन आयोगले असार मसान्तसम्ममा मतदान नामावलीमा आफ्नो नाम दर्ता गराइसक्न यसअघि नै सूचना जारी गरिसकेको छ आउँदो मङ्सिरको लागि निर्वाचनको मिति तय गरिएको भए पनि सहितको मतदाता नावली प्रमाणीकरणको लागि समय लाग्ने भएकाले चार महिना अघि नै नावली संकलन कार्य रोक्न लागेको आयोगले जनाएको छ लगातारको वर्षाको कारण पूर्व पश्चिम राजमार्ग स्थित कबेल वस्तुको बाण नदीमा अव्यवस्थित पुल खतरामा अवस्थित पुल खतरामा परेको छ बाणगङ्गा नदीले पुलको पूर्वपट्टिको भाग कटान गरेपछि पुल खतरामा परेको हो लगातारको वर्षासँगै बाणगङ्गा नदीमा आएको बाढीको कारण पूर्वपश्चिम राजमार्गको पुल आसपासको गाउँ समेत कटानमा परेका छन् पुललाई रोकथामको लागि युद्धमा बनाएको गाइड वन तारसाली समेत नदीले कटान गर्न थालेकाले पुनः यसको रोकथामको काम थालिएको निर्माण व्यवसायी अर्जुन केसीको भनाइ छ घर बहाल कर वृद्धिको विरोध सुरु विगत दुई दिनदेखि बन्द रहेका चितवनका मुख्य बजार आज बिहानबाट खुलेका छन् उद्योग वाणिज्य संघ चितवन र घर बहाल उपभोक्ता मञ्चका बीच हिजो साँझ भएको सहमति पछि व्यवसायहरू आजबाट व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन् दुई पक्ष बीच भएको सहमति अनुसार व्यवसायले उठाएका मागका आधिकारिक सरकारवालाहरूसँग वार्ता गर्न पहल गर्ने बढेको भाडा वृद्धि रोक्न र सलामी प्रार्थलाई निर्मूल गर्न पहल गर्ने लगायतको रहेको घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी दिनुभयो यसैबीच ढुङ्गानाले व्यवसायको लचकतालाई घर तथा जग्गा धनीले व्यवस्था गरे कडा सङ्घर्षमा उत्रने चेतावनी पनि दिनुभएको छ आज बिहानीदेखि बजार खुलेपछि बजारमा सर्वसाधारणको चहल पहल बढेको छ यसअघि दुई दिन बजार बन्द हुँदा अत्यावश्यक सामान किन्नबाट समेत उपभोक्ता वञ्चित भएका थिए नेपाल सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घर धनीले आफूहरूसँग मनलाग्दी भाडा लिने गरेको घर बहाल बस्नेहरूको गुनासो छ चितवनमा करिब एघार हजार बहाल उपभोक्ता भएको मञ्चको आँकडा रहेको छ नेपाली महिलाहरू अब चुलो चौकामा मात्रै सीमित छैनन् भन्ने प्रमाण वैदेशिक रोजगारीमा महिलाहरूको बढ्दो उपस्थितिले प्रश्न पारेको छ सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार पछिल्लो एक आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा जाने महिलाको संख्या सोह्र हजार सात सयतिर पुगेको छ अफगानिस्तान जस्तो सुरक्षाको दृष्टिले संवेदनशील मुलुकमा समेत यस वर्ष दुईजना नेपाली महिला रोजगारीको लागि गएको सरकारी तथ्याङ्कमा उल्लेख छ सबैभन्दा बढी महिलाहरू संयुक्त अरब इमिरेट्स युएमा गएका छन् तथ्याङ्क अनुसार यस वर्ष युएमा पाँच हजार छ सय छयासी नेपाली महिला वैदेशिक रोजगारीका लागि गएका छन् यसै यो वर्ष नेपाली महिलाहरूको दोस्रो गन्तव्य मलेसिया बनेको छ मलेसियामा यस वर्ष चार महिला थपिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई आधार मान्दै आर्थिक सर्वेक्षण पुस्तिकामा उल्लेख गरिएको छ पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा कतारमा पाँच सय बयासी साउदी अरबमा दुई कुवेतमा चौतिस सय आठ बहराइनमा पाँच सय पैँसठी नेपाली पाँच सय पैँसठी नेपाली महिलाहरू रोजगारीका लागि पुगेका छन् त्यसै गरी ओमनमा छ सय तिरासी दक्षिण कोरियामा एक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 भएका छन् ताइवानको समुद्री किनारबाट आएको ताइफोन नामक समुद्री आदिमा अन्य सयौं मानिस हराइरहेको हुन सक्ने अनुमान गरिएको छ राष्ट्रिय दैविक प्रकोप केन्द्रका अनुसार एक किलोमिटर प्रति घण्टाको वेगमा आएको आधीमा परि मृत्यु हुने एकजनाको मात्र आधिकारिक जानकारी प्राप्त भएको छ तर अधिकारीहरूको सम्पर्कमा आएका बाढ़ी आदि पीडितहरूले आफ्ना परिवारका सदस्यलाई आँधीले बगाएको देखेको बताएका छन् करिब साढे आठ हजार मानिसहरू आँधी प्रभावित क्षेत्रका टापुहरूमा थुनेको सेनको राष्ट्रिय समाचार एजेन्सी सिन्हाले जनाएको छ आँधी प्रभावित क्षेत्रमा राहत कर्मी र उद्धार परिचालन गरिएको छ इजिप्टका पदस्थ राष्ट्रपति मोहम्मद मोर्सी र मुस्लिम ब्रदरहुडका सदस्यहरू विरुद्ध त्यहाँको एक अदालतले जाँच सुरु गरेको छ मोर्सी र उनका पार्टीका सदस्यहरू विरुद्ध उजुरी परेपछि जाँच सुरु गरेको अदालतले जनाएको छ जासुसी गरेको प्रदूषणकारीलाई उक्साएको सैनिक ब्यारेकमा हमला गरेको र अर्थव्यवस्थामा नोक्सान पुर्याएको आरोप उनीहरूले लगाएका छन् तर अदालतले उजुरी कसले गरेको त्यसबारेमा भने केही खुलाएको छैन मोर्सीलाई सेनाले तीन जुलाईमा राष्ट्रपति पदबाट हराएर अपदस्थ गरेको थियो उनलाई अहिले नजरबन्दमा राखिएको गरिएको छ यता अमेरिका र जर्मनीले मोर्सीलाई रिहा गर्नुपर्ने माग गरेका छन् खेल समूह छ राजधानीमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलको तेस्रो खेलमा आज नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्ने भएको छ अहिलेसम्म एक खेल मात्र जितेको नेपाललाई फाइनल प्रवेशको लागि आजको खेल जित्नै पर्ने दबाव छ जारी प्रतियोगितामा मालदिव दोस्रो तथा नेपाल तेस्रो स्थानमा रहेको छ नेपाल र मालदिवबीचको खेल राष्ट्रिय खेलकुद परिसर त्रिपुरेश्वरको कपडहलमा परान्न पाँच बजेपछि हुनेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आन्तरिक तयारी पूरा नभएको भन्दै मन्त्री परिषद बैठक केही बेरका लागि स्थगित सरकारद्वारा आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको लागि करिब पाँच खर्ब बाह्र अर्बको बजेट ल्याउने तयारी उच्च स्तरीय राजनैतिक समितिका नेताहरूले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष रेग्मीलाई भेट्दै गृह कार्य नपुगेको भन्दै ए नेकपा माओवादीको बैठक स्थगित पूर्वी चीनको फुजियान प्रान्तमा आएको समुद्री आधीमा परे दुई सय मानिस बेपत्ता इजिप्टका बदस्त राष्ट्रपति मोहम्मद मोर्सी र मुस्लिम ब्रदरहुडका सदस्यहरू विरुद्ध त्यहाँको एक अदालतद्वारा जाँच सुरु र प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिप आज नेपाल र मालदिप्स भिड्ने हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार